आफ्नो सम्झिएमै सम्झिएमै उसैबाट विश्वासघात भो मैले आँसु पुछ्न पर्दैन भनौँ सम्झिँदैन उसैबाट विश्वासघात भोइले आँसु पुछ्न पर्दैन भयो भेट्नलाई आऊ भेटिनलाई आउ भन्छु ढोको फेरि रुन्छु र जाऊ भन्छु आँसु पुछ्न पर्दैन